to हामी we are simply the best सूचना मनोरञ्जन समाचार 24/7 साथ हाम्रो लगातार रेडियो राष्ट्रको रेडियो राष्ट्रको radio Fresh songs. This is release. Here on simply the best station of our nation, Kantipur FM 96.1. Good morning, everyone. Yes, simply the best station of the nation, Radio Rashtrako, Radio Kantipur. दानगढीका साथी सुन्नुहुन्छ अन वान वान टेका श्रोता सुन्नुहुन्छ मार्फत हाम्रो कार्यक्रम कार्यक्रम न्युज रिलिजको समय on the best station of the nation and to give you company हरेक हप्ता आज म हाजिर भइसकेको छु well this me your regular host your friend I'm back again with लो यस सङ्गीत क्षेत्रमा नयाँ के भइरहेको छ भनेर भने feel no what's happening on music scene what's new on music scene well this is the show to tune in new release जाडमा सुन्नुहुन्छ भर्खर मात्र रिलिज भएको खुलेन नयाँ नयाँ फ्रेस नेपाली गीतहरू this show is all about कार्यक्रम न्युज रिलिजमा आज पनि रहेको छ हामीसँग केही नयाँ नयाँ गीतहरू जुन चाहिँ म आज रिलिज गर्ने नै छु भने हाम्रो एउटा सेगमेन्टमा रहेको छ न्यू अराइभल र आज हामी त्यस सेगमेन्ट न्यू अराइभलमा निम्ति आएका छौँ त्यसको बारेमा जानकारी पाउनुको लागि you have to keep tuning, so do not go anywhere. Well, कार्यक्रम न्युज गर्नुभन्दा अगाडि तपाईँलाई थाहा नै छ कि आज हाम्रो यस वर्ष two thousand eleven tourism year हामी मनाउन गइरहेको छौँ र यस टु थाउजन्ड इलेभेन टुर्नामेन्ट रहेको छ त्यो तपाईँलाई थाहा नै छ हामी तपाईँलाई हल्का एउटा ट्राफिक अपडेट पनि दिनेछौँ त्यो एकछिन अला भने चाहिँ आजको हाम्रो कार्यक्रम न्युजमा स्वागत गर्दैछु विथ ब्युटिफुल सङ यो गीत रहेको छ नर्दन वेलगानको यस महिनाको हट प्रगति गायिका रेखा शाहको हजुर गीतको बोल रहेको छ एक दिन अ रियली ब्युटिफुल सङ गीतमा शब्द रहेको छ गोविन्द खड्गाको भने संग सुगम पोखरेलृति ब्युटिफुल सङ हजुर गायिका रेखा शाह गाउँदै थिइन् एक दिन यो गीत रहेको छ उहाँको भर्खर मात्र रिलिज रिलिज हुन गइरहेको एल्बम भनौँ हजुर स्मृति रहेको छ एल्बमको नाम र गीतमा शब्द रहेको छ भूपेन्द्र खड्काको पनि सङ्गीत रहेको छ गायक सङ्गीतकार गायक पनि हुनुहुन्छ उहाँ फेमस आर्टिस्ट सुगम पोखरेलको वाज इन्डियर beautiful song opening up today's new release कार्यक्रम रिलिज तपाईँ सुन्दै हुनुहुन्छ हे अन रेडियो राष्ट्रको रेडियो उहाँ साथी रहेको छु म यो रहेको थुप्रै न्यू रिलिजेसहरूको लागि सो डुस्टिक राउन्ड र अला मान्छे मैले अघि भनिहालेँ कि आजबाट यो वर्ष टु थाउजन्ड इलेभेनको Nepal tourism year two thousand eleven campaign हामी बनाउन गइरहेको ओपनिङ सेरेमनी आजबाट सुरु हुन गइरहेको छ र तपाईँहरूलाई यसको बारेमा अलिकति अपडेट दिनको लागि भनौँ न आजको हाम्रो यस काठमाडौँ एरियामा कहाँ चाहिँ ट्राफिक मतलब अलिकति जाम बढी हुनेछ त्यसको कालिदास कणेलजी उहाँहरू कार्यक्रममा नमस्ते कालिदासजी हजुर नमस्कार आजको हाम्रो यो दिन रहेको छ निकै नै मतलब स्पेन्स भनौँ आजबाट यो दुई हजार एघार नेपाल टुरिज्म इयर क्याम्पेन हाम्रो सुरु हुन गइरहेको छ कतिबाट कति बजीदेखि चाहिँ यो कार्यक्रम सुरुवात हुन गइरहेको छ अब यो फर्मल्ली अब राष्ट्रपतिज्यूको उसबाट साढे एघार बजेबाट हजुरको हजुर रङ्गशालामा अहिलेदेखिको सुरु हुन थालिसकेको सुरु हुन थालिसक्यो अनि अहिले के रहेको छ अब ट्राफिक अपडेटहरू हाम्रो श्रोतालाई पनि त्यसको बारेमा जानकारी कताबाट चाहिँ अलिकति बढी जाम हुने चान्सेसहरू छ र कताबाट बाटोहरू रोकिएको छ त्यस्तो बारेमा जानकारी हामीलाई श्रोतालाई पाउनु एक्चुली त्यो विषयमा अहिले के भइरहेछ भने हजुरको यो त्रिपुरेश्वर चोकमा चाहिँ त्यहाँ जति आउने पार्टिसिपेन्टहरू विभिन्न स्कुलका कलेजका विभिन्न कलाकारका स्कुल के अरे यो एम्बुलेन्सहरू दमकल भयो सुरक्षासँग सम्बन्धित गाडीहरू सेक्युरिटी ड्युटीहरू सबै त्यहाँ आउन थालिसके भिडभाड बढ्दै गयो किनकि हामीले चाहिँ अब अहिले त्यो त्रिपुरेश्वर चोक भएर आउट हुने र इन हुने यी हेभी सवारी साधनहरूलाई कलङ्कीबाट प्रतिबन्ध गराएको छौँ ठुलो गाडीहरूलाई गरेपछि त्यहाँको प्रेसरलाई हेरेर साना सार्वजनिक साधनलाई पनि हामी चाहिँ त्यहाँ त्यो रुटलाई अर्को वैकल्पिक रुटको व्यवस्था गर्दैछौँ हजुर अहिले चाहिँ अलिकति भिडभाड चाहिँ हजुरको त्यहाँ त्रिपुरेश्वर बढ्दैछ मेनली चाहिँ त्रिपुरेश्वर एरियामा चाहिँ भिडभाडहरूलाई चाहिँ यता रिङ रोड साइडबाट चाहिँ जान तपाईँ तपाईँहरूले चाहिँ अलिक गराउनु भएको छ अहिले हजुर अहिले साना साना सवारी साधनहरूलाई हामीले कालीमाटी टेकुसम्म आउने हजुर अनि यता करिडोर त्यो करिडोर पनि सानेपाको त्यो बाटो पनि छ हजुर र यताबाट चाहिँ यो भद्रकाली भएर यो सुन्धारा नागस्थानबाट चाहिँ तलतिर झर्नलाई बिस्तारै हुन्थ्यो हेभी गाडीहरूलाई अब तलतिर पठाउन हामीले बन्द गरिसकेका छौँ उताबाट आउने हेभी गाडीहरूलाई चाहिँ मतलब तपाईँले कतातिर डाइभर्ट गर्दै हुनुहुन्छ अहिले कता बाहिरबाट आउनेलाई हजुर के अरे मतलब भद्रकाली साइडबाट सुन्दारा साइडबाट आउने हेभी गाडीहरूलाई चाहिँ कतापट्टि डाइभर्ट गर्दै हुनुहुन्छ अहिले हजुर हामीले यो जति यो कलङ्की एरिया जानुपर्ने बल्कु एरिया जानुपर्ने यस्तो सवारी साधन ठुला हेभी गाडीहरूलाई हामीले सिंहदरबारबाट माइतीघर थापाथली जावलेखेल भर निस्किनको लागि त्यसरी व्यवस्था मिलाएको छौँ हजुर अनि उताबाट आउनेहरूलाई पनि त्यसरी घुमाएर चाहिँ त्यो त्रिपुरेश्वरलाई चाहिँ छलेर माइतीघर थापाथली माइतीघर उता जाउला खेलकै बाटो प्रयोग गरेर आउनुको लागि त्यसरी मिलाइरहेको छौँ करिडोरलाई पनि युज गरिरहेको छौँ थ्याङ्क यू सो मच तपाईँको यो अपडेटको लागि हामी पछि फेरि पनि तपाईँसँग यसको बारेमा जानकारी लिइरहनेछौँ अन्त कस्तो के भइरहेको छ हाम्रो ट्राफिक स्थिति भनेर हजुर अरू हेलो हेलो हेलो हजुर भन्नुहोस् हजुर एउटा कुरा यहाँलाई म के जानकारी गराउँ भने हजुर यो पार्किङको आज जुन व्यवस्था मिलाइएको छ नि हजुरको त्यहाँ रङ्गशालामा आउने जति भेहिकलहरू पार्टिसिपेन्ट मान्छेहरूको त्यसको चाहिँ हामीले सम्पूर्ण आम सर्वसाधारणको मोटरसाइकल र गाडीहरूलाई चाहिँ हामीले त्रिपुरेश्वरबाट उता भोटेबालतर्फ जाँदाखेरि लेफ्ट साइडमा विश्व निकेतन स्कुल छ क्या हजुर हजुर हजुर विश्व निकेतन स्कुलको ग्राउन्डमा राखिएको छ र त्यसपछि अन्य हजुरको यो यो सभासचिवहरूको गाडीहरू अहिले यो यो चाहिँ यो पर्यटन बोर्डसँग सम्बन्धित कुराहरू विदेशी आगन्तुकहरू यिनीहरूको सम्पूर्ण गाडीहरूलाई चाहिँ हामीले यता आर्मी अफसर क्लबको ग्राउन्डमा व्यवस्था गरिएको छ हजुर अनि सुरक्षासँग सम्बन्धित सबै गाडीहरू हामीले आँखा हस्पिटलको कम्पाउन्डमा व्यवस्था गरेका छौँ र ठुला गाडीहरू जति पनि मान्छे त्यहाँ झाँकीहरू कलाकारहरू आउने स्कुलका विद्यार्थीहरू बोकेर ल्याउने बसहरू यी ट्रकहरू सबैलाई हामीले खुला मञ्चमा यता वीर भित्र त्यहाँ व्यवस्था गरेका छौँ हजुर त्यसरी चाहिँ पार्किङको व्यवस्था गरेका छौँ अरू चाहिँ फ्ल्याग होल्डरहरू विदेशी पाहुनाहरू संवैधानिक निकायका प्रमुखहरूको चाहिँ सबै त्यो रङ्गशालाभित्र र बाहिरपट्टि बिचको जुन प्यारामिटर ग्याप छ नि हजुर एक्ज्याक्टली त्यसमा चाहिँ हामीले पार्किङको व्यवस्था मिलाएको भिआइपीहरूको भनेपछि जस अहिले मतलब हाम्रो तम तयारी चाहिँ एकदमै धमाधमको साथ चलिरहेको छ अहिले यो हजुर हजुर त्यसमा एकदम सिरियसली राम्रोसँग म्यानेज भइरहेको छ र तपाईँलाई अल द बेस्ट पनि भन्न चाहन्छु र धन्यवाद पनि भन्न चाहन्छु जुन चाहिँ हाम्रो तपाईँले गर्दै हुनुहुन्छ तपाईँहरू हाम्रो यो महानगर ट्राफिक प्रहरीले यो भनौँ न अहिले एकदमै भिडभाडको हुने हुने यो क्रममा चाहिँ ठाउँहरूलाई सबैले एकदमै म्यानेज गर्नुभएको छ जसलाई धेरै धेरै धन्यवाद तपाईँलाई हाँ सात सात धन्यवाद ऑल राइट ओके उहाँ हुनुहुन्थ्यो महानगरीय ट्राफिक प्रहरीका सब इन्सपेक्टर कालिदास कणेलजी र उहाँसँग हामीले अपडेट लिइहाल्यौँ कस्तो रहेको छ अहिले हाम्रो त्रिपुरेश्वर एरियातिरको ट्राफिकको व्यवस्था भनेर कसरी चाहिँ पार्किङको व्यवस्था उहाँले गर्नुभएको छ र मतलब भनौँ न त्यो एरियामा जाने गाडीहरूलाई उहाँले कतातिर ड्राइभर गर्दै हुनुहुन्छ यदि तपाईँ पनि मतलब यो त्रिपुरेश्वर एरियातिर वरिपरि ड्राइभ गर्दै हुनुहुन्छ भने चाहिँ वैकल्पिक मार्ग हामीले अहिले भने चाहिँ युज गर्नुहोला किनभने आइम लागि रो don't to get stuck in traffic jams on all well हजुर उहाँ हुनुहुन्थ्यो कालिदास कर्णजी आजको हाम्रो कार्यक्रम भनेको मैले सानो एउटा अपडेट दिएँ आजको हाम्रो जुन चाहिँ कार्यक्रम हुन गरेको छ एउटा campaign Nepal tourism year two thousand इलेभेनको opening ceremony naturally Nepal tagline रहेको छ र हामी यस टु थाउजन्ड इलेभेन टुरिज्म इयरको सफलताको कामना पनि गर्दछौँ भने हामी आफैले पनि किनभने थाहा नै छ कि हाम्रो एउटा मोटिभ रहेको छ हामी नेपालीहरूको अतिथि देवो हो भने त्यही त्यही मोटिभलाई चाहिँ मनमा राखेर चाहिँ हामीले आउने हरेक पर्यटकहरूलाई चाहिँ आदर सम्मान गरेर चाहिँ हामीले उहाँहरूलाई स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्दछ I'm sure you all know that as well anyway अलावन चाहिँ कार्यक्रम न्युजमा लागौँ आजको हाम्रो कार्यक्रम फमातर्फ नै कार्यक्रम न्युजमा लाग्दैछु आजको हाम्रो फर्स्ट न्युज तर्फ म पहिलो गीत तपाईँलाई म सुनाउन गइरहेको छु पहिलो न्युज रिलिजमा गर्न गइरहेको छु यो प्रस्तुत रहेको छ रियाज म्युजिकको हजुर गायिका पूजा गुरुङको एल्बम रहेको छ एल्बमको नाम रहेको छ आवेला हजुर यस एल्बमबाट सुनाउन गइरहेको छु गेटको बोर्ड रहेको छ हुँदैन रेलीमाई आजको हाम्रो कार्यक्रम न्युजको फर्स्ट न्युज कमिङ कमिङ गेवे गीतमा संगीत रहेको छ रञ्जित कश्मीरको भने शब्द रहेको छ कुसुम कश्मीरको दसको मेङ्गेवे सो इन्जोय विरतीको मिठो तिर्सना हो सकिँदैन चट्ट टिप्न हो पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो चट्ट सकिँदैन चट्ट मेटिन हो पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो चट्ट टिप्न बिना मन लाग्यो चट्ट टिप्न छैन चट्ट बिर्सना मिठो तिर्सना living and heaven.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 For more choice, stay tuned to Cantipur FM. Fresh songs. This is new release. Here on Simply the Best of Our Nation, Cantipur FM 96.1. Welcome back once again on station of the nation तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम न्युज रिलिज अबलाई मान्छे पालो भएको छ हाम्रो सेगमेन्ट न्यू अराइभलको र यस सेगमेन्ट न्यू अराइभलमा आज हामीले निम्ति आएका छौँ गायक महेश थुलुङलाई वेल सर्वप्रथम उहाँलाई स्वागत गरेर कार्यक्रममा स्वागत छ महेशजी धन्यवाद सर तपाईँको यो दोस्रो एल्बम तपाईँले अब रिलिज गर्नुभएको छ अहिले मोमेन्ट्स नामक आफ्टर अ लङ ग्याप तपाईँले चाहिँ आफ्नो दोस्रो एल्बम साङ्गीतिक एल्बम तपाईँले बजार गर्नुभएको छ ग्याप हुनुको मेन कारण चाहिँ के रहेको छ ग्याप पछि कस्तो भयो भने मेरो अलिकति घाँटीको समस्या थियो हजुर होइन गर्दाखेरि मैले अलिक रेस्ट गर्नुपर्ने के भएर अलिकति ग्याप पनि भयो मलाई ग्याप यो एल्बमको मात्रै ग्याप हो फिल्महरूतिर एक दुईवटा फिल्महरूतिर अनि अरू अरू कलेक्सन एल्बमहरूमा त भोकल अलिअलि त दिनको मात्रै यति लामो ग्याप भएको सङ्गीत तपाईँको अर्थमा चाहिँ के हो हुन त सङ्गीत त होइन आफ्नो पाराले डिफाइन गरेको हुन्छ होइन हामीलाई त त्यो गर्ने पनि अब होइन परिभाषा यसको दिने त हामीलाई अब त्यो हामी त्यो लेभलसम्म पुगेको छौँ तर पनि अब एक्सपिरियन्स आफ्नो एक्सपिरियन्सको आधारमा भन्दा चाहिँ म मैले चाहिँ सङ्गीतलाई सुख दुःखको साथी भन्छु होइन तपाईँको यो जुन चाहिँ करियर रहेको सङ्गीत करियर रहेको छ मतलब धेरै अगाडिदेखि सुरु मतलब भएको छ भन्नुभयो तपाईँले अघि हामीले अफेयर कुरा गरेका छौँ कि आठ वर्ष अगाडि तपाईँहरूले आफ्नो पहिलो आलम रिलिज गर्नुभएको थियो अहिले आफ्नो दोस्रो आलम लिएर तपाईँ आउनुभएको छ अब कस्तो रहेको छ तपाईँको एक्सपेक्टेसन मतलब श्रोताहरूको तर्फबाट चाहिँ मतलब यस आलमबाट मोमेन्ट्समा जब मेरो बजारमा आउन थाल्यो होइन त्यस पछाडिदेखि मैले फिडब्याक चाहिँ एकदमै राम्रो पाएको छु अब सेल्स त होला नहोला होइन अहिले त बजारमा बिक्री हुने त्यो पनि छैन त्यो आशै छैन तर पनि कस्तो फिडब्याक चाहिँ मैले एकदम राम्रो पाएको छु त्यसैबाट म अब सन्तुष्टि छु भनौँ न मोमेन्ट्स <laughs> uh, uh, uh, मेरो कुनै त्यो विशेष कारण उयो त छैन होइन तर कस्तो भयो भने एकचोटि साथीभाइहरूसँग मैले सल्लाह गरेँ एल्बमको नाम चाहिँ के गरेर राखौँ त भन्दाखेरि साथीहरूले विभिन्न नामहरू दिनुभएको थियो होइन पछाडि हामीले एउटा साइलेन्ट इकोज भनेर राख्ने सल्लाह गरेका थियौँ अनि तर पछाडि के भयो भने कम्पनीमा जाँदाखेरि हाम्रो कम्पनीको परशुरामजीले अनि त्यो नाम अलिक अप्ठ्यारो जस्तो लाग्यो अनि होइन किन हामीले बजार अब सिडीहरू चाहिँ अब गाउँ गाउँमा पुऱ्याउनु पर्ने हुन्छ कतिलाई त्यो नाम पनि थाहा हुँदैन अलिक सजिलो नाम राखौँ भन्ने कुरो भयो अनि त्यो हाम्रो त्यो जुन हामीले कलेक्सन हाम्रो थियो त्यो नामहरूको होइन त्यसमा चाहिँ मोमेन्ट्स पनि थियो अनि फेरि बिचमा साथीहरूले भने मोमेन्ट्स भन्ने समथिङ यस्तो त पहिला पनि धेरै छ सिडीहरू आएको छ बजारमा एल्बमहरू भन्दाखेरि मैले फेरि गएर कुरा गरेँ परशुरामजीलाई होइन भाइब्स क्रिएसनको मालिक हुनुहुन्छ अनि उहाँले होइन त्यस्तो अप्ठ्यारो केही पर्दैन ठिकै छ मोमेन्ट्सै राखौँ सजिलो पनि हुन्छ भन्ने कुरो भयो त्यस पछाडि हामीले यसलाई यस्तै मोमेन्ट चाहिँ अनि तपाईँको अब यदि तपाईँले चाहिँ अब आफ्नो गीत सङ्गीतलाई चाहिँ कुनै एउटा जनर हुन्छ नि त्यसमा राख्न चाहनुहुन्छ भने चाहिँ कुनमा चाहिँ राख्न चाहनुहुन्छ मेरो कुनै एउटै जनर मात्रै छैन मेरो यहाँ चाहिँ होइन मेरो यो एल्बममा कुनै मैले सुफी टाइपको दुईवटा गाना पनि गरेको छु अनि सेमी क्लासिकल पपहरू छ अरू अनि एउटा मेरो लोक बेसमा बनेको गाना छ होइन त्यो भनेर मेरो अब एउटै स्पेसल कुनै जनरे चाहिँ छैन होइन अब सबै प्रकारको मेरो मिक्स छ एकदम पुरै अनि अब गीतहरूको बारेमा हामी कुराकानी नै छौँ आज पनि यस कार्यक्रममा तपाईँको आमाको यस मोमेन्ट्समा रहेको गीतहरूको बारेमा अहिले भने चाहिँ हाम्रो श्रोताहरूलाई एउटा गीत सुनाउनु पर्ला यसै एल्बमबाट कुन गीत सुनाउनु ठिक होला प्रेसी तिम्रो यादले प्रेसी तिम्रो यादले शब्द सङ्गीत चाहिँ मेरो यहाँ छवटा गीत चाहिँ आफ्नै शब्द सङ्गीत छ हजुर अनि एउटा चाहिँ मेरो काकाको बुवन थुलुङको भनेपछि आफैले नै मतलब यसमा चाहिँ कोसिस गरेको छ कस्तो प्रकार गीत रहेको छ प्रियसी तिम्रो भन्नाले प्रियसी भन्ने यो मैले कस्तो नि सेमी क्लासिकल पप हो तर यसलाई चाहिँ कस्तो नि अब सुफी अहिले सुफी सुफी भनेर भन्छ नि लगभग लगभग त्यो खालको झलक चाहिँ छ होइन तर पुरै सुफी त अब भन्दिनँ त्यो टाइपकै हो भन्छु so coming your way people गायक महेश सुनको दोस्रो एल्बम मोमेन्ट्सबाट आज तपाईँलाई गीत सुन्न गरिरहेको छु गीतको बोलेको छ प्रियसी तिम्रो so have fun with it assim, Sí, así Sí, así Sí, así Sí, así Sí, así Sí, así Sí, Sí, சத்தம் ஊச்சாமலை பிஎஸ்சி திம்ரோ யாத்திலே தடுப்பம் ஊச்சாமலை பிஎஸ்சி திம்ரோ யாத்திலே சத்தம் ஊச்சாமலை பிஎஸ்சி திம்ரோ யாத்திலே தடுப்பம் ஊச்சாமலை பிஎஸ்சி பிஎஸ்சி பிஎஸ்சி பிஎஸ்சி や高きたる君はその命よ嬉しさきな君らいくな嬉しさ若まじゃじゃかぶきな PSE PSE PSE PSE तिमीलाई भेटेर सम्झाउनु थियो तिमीले दिएका इसारा चिजहरू तिमीलाई भेटेर फर्काउनु थियो प्रियसी प्रियसी तिम्रो यादले सताउँछ मलाई प्रियसी तिम्रो यादले तडपाउँछ मलाई प्रियसी तिम्रो यादले सताउँछ मलाई प्रियसी तिम्रो यादले तडपाउँछ मलाई Number one. 96.1 Cantipur FM. Dream big, win big. Comment a post, subscribe, and win an apartment at Imperial Apartment. Yasuda Homemaker, trip to Dubai, weekly prizes. Yasuda LCD TV, Dish Nepal, scratch and win, Hussey laptops, Motorola mobile, Tissot watches, Dish Nepal subscription, suit pieces, pen drives, gift vouchers from Peter England, and thousands of free subscriptions. Subscribe today. Well, it's all about cowboy hats, leather pants, dinger boots, and great country music. Girl, I bet you can This is One Go Country for one whole hour. For all you country music lovers, this is The Country Cafe. And eh, brought to you by... Broadly by... Radio Kantipur. Time Radio. Updated news. Discussion forum. Chat room. Message board. Entertainment news. Global connection photo gallery, request a song, and a lot more. All you need is now just a click away. www.radiocantipur.com Our official website. Radio Kantipur, Radio Rashtrako. Himal Remit जसको माध्यमबाट बच्चा राम्रो स्कुलमा भर्ना भएका छन् कोही चिटिक्क पर्दै गहना लगाएका छन् चुहिने त्यो घरलाई टिमले छाएका छन् आदर सम्मान पाएका छन् मिठो मसिनो खाएका छन् न्यानो राम्रो लाएका छन् पर्व मनाउन छैन साह्रो रोग व्याधि लागे पनि पर्दैन गाह्रो बेला बेलामा पैसा आइराखेछ उसको खबर पनि ज्यानले पाइरहेछ हिमाल रेमिट सम्पन्न पार्दैछ जिन्दगी यो जाडोमा पाउनुहोस् moisture rich, komal twacha.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 यो सङ्गीतमा ट्रेन्ड चेन्ज गरिराख्नु is it very good or कस्तो लाग्छ तपाईँलाई मतलब एउटा भन्छ नि अब डिफ्रेन्ट काइन्ड अफ म्युजिक एउटै एल्बममा समेट्नु कतिको उचित हुन्छ जस्तो लाग्छ त्यो चाहिँ त्यो भन्दा नि मलाई मलाई चाहिँ मैले चाहिँ के कसरी राखेँ भन्दाखेरि मलाई चाहिँ जुन त्यो छुट्टै बनाउँछु यो गीत चाहिँ होस् भन्ने त्यो हिसाबले चाहिँ मैले होइन कसरी मलाई छुन्छ होइन कतिवटा बनाउँदा बनाउँदा त्यो खालकोले छुन्छ तर मैले कहिले पनि त्यो अलिकति मार्केटलाई हेरेर भन्दा पनि अब आत्मसन्तुष्टिको लागि बनाउने हो होइन अब होइन कमर्सियली जाने हिसाब छैन mm-hmm. तर त्यो अब अलिकति त्यही टाइपको गीतहरू मन पर्ने यहाँ मेरो अलिकति भेराइटी पनि छ mm-hmm. अनि कति साथीहरू किन भेराइटी एउटा एउटै टाइपको गीतहरू राख्दा हुँदैन एउटा एल्बम किन mm-hmm. छुट्टा छुट्टै गाना हुनुपर्छ त सबै डिफ्रेन्ट टाइपको हुनुपर्छ भन्दा मलाई साथीहरूले कतिले भन्नुहुन्छ होइन त्योभन्दा पनि मैले त्यो त्यो कस्तो भने मलाई त्यो मनपर्छ क्या अनि कतिले भन्नुहुन्छ कि तिमीले चाहिँ अब आफ्नो सोर्स अब भर्सटाइल सिङ्गर हुनु खोजेको हो कि के के हो भनेर मलाई साथीहरूले कहिले कहिले भन्नुहुन्छ क्या त्यो भन्दा पनि त्यो मेरो होइन मलाई आत्मसन्तुष्टि यसरी मिल्यो होइन मैले त्यही भएर राखिदिएँ मैले के देखेको छु उनीहरूले यो यस क्षेत्रमा भनौँ यो हाम्रो सङ्गीत क्षेत्रमा चाहिँ थुप्रै नयाँ नयाँ प्रदर्शन हुन्छ नि तर पछि लङ टर्मसम्म म यस डेडिकेट भएर रहिरहन्छु भन्ने त्यस्तो खालको सोच छ कि कमिटमेन्ट छ होइन एकदमै कमिटेड हो अनि मेरो चाहिँ किनभने सङ्गीत भनेको मेरो सपना मेरो जीवन जस्तै हो किनसम्म बाँच्छु तबसम्म म सङ्गीतलाई छोड्दिनँ मेरो एउटा कस्तो पनि म जहिले कमिटेड भएर लागेको छु होइन अनि मेरो सानैदेखिको सपना पनि हो सङ्गीतमै सधैँभरि रहँ भन्ने त्यो भएकोले गर्दा मैले चाहिँ एकदम मेहनत पनि गरिरहेको छु अब मेहनत गर्दै जाँदाखेरि पछि सफलता त अवश्य पनि मिल्छ होला मेहनत गरेँ भने चाहिँ तर मैले बिचमा फेरि मेहनत गर्न छोडेँ भन्दाखेरि गाह्रो हुन्छ त्यो भएकोले गर्दा म जहिले पनि मेहनत गर्छु र मेरो यो म बाँचुन्जेलसम्म एन्ड अब तपाईँको यो आफ्नो बाहिर जो कुरा गरौँ तपाईँले नर्मली अब तपाईँ गीत बनाउनु गीत सुन्नुहुन्छ तपाईँ तपाईँ भन्नुभयो कि गीतहरू चाहिँ बढी सुन्नु तपाईँलाई मनपर्छ अब भनौँ न अब अहिले रिसेन्टली कुरा गर्दाखेरि चाहिँ कस्तो प्रकारको गीत र कसको गीत चाहिँ तपाईँलाई अहिले एकदमै राम्रो लाग्छ भनौँ न मलाई चाहिँ अब अब यही सिङ्गर भन्ने चाहिँ हुँदैन होइन मलाई गीत अब छोयो भने हजुर त्यो सुफी हो सायद सबै म मलाई छु मन एन्ड वान अब यो यसलाई बजारमा ल्याएको छ भाइब भाइब्स क्रिएसनले भन्ने गर्छ कि यहाँ रेकर्ड कम्पनीहरू पाउन चाहिँ अलिकति मुस्किल छ किनभने अब सिन्स एउटा स्पेसली एउटा स्ट्रगलिङ आर्टिस्टको लागि भनौँ हुन्छ नि इट्स भेरी टफ यहाँ मतलब ठाउँ ठाउँमा धाइरहनुपर्छ एकदम कतिको कठिनाइसम्म भोग्नु पर्यो मतलब यो आफ्नो एल्बम रिलिज गर्नलाई भनौँ न मेरो चाहिँ कस्तो भयो भने म चाहिँ आफैलाई लक्की ठान्छु एकदम होइन किनभने मैले भाइब्स क्रिएसन जस्तो एउटा राम्रो कम्पनी अहिले मैले पाएको छु होइन मैले त्यति धेरै कुद्नु चाहिँ परेन होइन किन म त्यही भएर म आफैलाई लक्की ठान्छु कि अनि सिनियर दाईहरूले साथीहरूको मलाई धेरै सपोर्ट छ सिनियर दाईहरूले पनि होइन यहाँ जाऊ उहाँ जाऊ भन्नुहुन्थ्यो होइन अनि मैले पछाडि मेरो आफ्नै गुरु होइन भानुभक्त ढकाल हुनुहुन्छ मेरो गुरु अनि उहाँले भन्नुभयो परशुराम हामी परशुरामजी त हामी चाहिँ सँगै पहिला म्युजिक हामी सँगै सिक्थ्यौँ होइन त्यही भएर परशुरामको पनि छ उहाँ जाऊ नि त तिमी परशुरामको राम्रो गरिरहेको छ अहिले त्यहाँ जाऊ भन्दै म पनि यहाँबाट भनिदिउँला फोन गरिदिउँला अनि कुरा गरौँला भने अनि पछाडि अलिक दसैँको ठ्याक्कै अगाडि थियो अनि मैले परशुरामजीलाई फोन गरेँ भन्दाखेरि अहिले चाहिँ होइन बरु दसैँ तिहार पछि गरौँ नि त अनि दसैँ पछाडि त म फेरि लगभग हुँदिनँ होला म बाहिर जाने प्रोसेसमा छु होइन हुँदैन होला त्योभन्दा अगाडि नै मैले गर्नुपर्छ त्यसो भए त म अब जानुपर्ने भयो नि अन्तै कम्पनी खोज्नुपर्ने भयो भन्दाखेरि होइन ठिकै छ नि त ल एकचोटि आऊ कुरा गरौँला गीत सित सुनौँला भने अनि पछाडि मैले लगेर सिडी दिएँ मलाई सिडी दिएपछि गीत सुन्नु भएछ अनि ल भोलिपल्टै मलाई ल ठिकै छ ल गरौँला नि त ल के के गर्नुपर्छ गरौँला लु भेटौँ भन्ने कुरा भयो होइन अनि हामी बस्यौँ त्यस पछाडि उहाँले मलाई चाहिँ धेरै आइरहेको छ बजारमा त्यही भएर प्रमोसन चाहिँ हजुर प्रमोसन आउँछ प्रोमो नै छ सातवटा टेलिभिजनमा लगभग आउँछ प्रोमो मेरो होइन अनि प्रमोसन राम्रै भइरहेछ अनि त्यसबाट म चाहिँ आफैलाई मैले त्यति धेरै चाहिँ त्यही भएर म आफैलाई एकदम लक्की ठान्छु all the best for that तपाईँको यो एल्बमले पनि सबैलाई खुसीको चुमोस् त्यही शुभकामना रहेको छ uh, मेरो र होल यो कान्तिको uh, फ्यामिलीको तर्फबाट तपाईँलाई शुभकामना रहेको छ well thank you so much for coming here आइदिनु भएको छ धेरै धन्यवाद छ अनि अब हाम्रो श्रोताहरूलाई के भन्न चाहनुहुन्छ भने अगाडि प्लिज अन्त म के भन्न चाहन्छु भने अब पहिला सबैले सबै कलाकारहरूले सबै गायकले भन्ने त्यही गर्छ होइन अफ पाइरेसी होइन त्यस पछाडि अनि नेपाली सङ्गीतलाई माया गरिदिनुहोस् uh, मेरो मोमेन्ट्स एल्बम बजारमा आइरहेछ होइन अनि किनेर सुनिदिनुहोस् भन्न चाहन्छु होइन अनि मलाई फिडब्याक गरिदिनुहोस् राम्रो नराम्रो त्यस पछाडि मलाई अझै अगाडि बढ्ने अलिकति होइन बाटोहरू हुन्छ अनि मैले राम्रो नराम्रो मेरो गल्तीहरूलाई सुधार्ने मौका पाउँछु अनि त्यस पछाडि चाहिँ कान्तिपुर एफएमलाई म एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु जानुभन्दा अगाडि चाहिँ हाम्रो एउटा ट्रेन्ड पनि रहेको छ अब यहाँ आउने आर्टिस्टहरूले एक दुईवटा छोटो मिठो आफ्नो गीत पनि हाम्रो श्रोताहरूलाई सुनाइदिनुहुन्छ तपाईँ पनि एउटा कुनै गीत यसो गुमाइदिनुहुन्छ कि <coughs> मेरो आफ्नो शब्द सङ्गीत रहेको छ यसमा होइन खुसीहरू सबै लुटेर लाग्यो खुसीहरू सबै बैगुनीको मायाले बेमानीको लुटेर लाग्यो हुसीहरू सबै All right. Well, that was really a beautiful one. Well, thank you so much for that. And thank you so much for being here once again. And Happy New Year. Thank you sir same to you र अहिले भने चाहिँ कार्यक्रम अ, न्यु रिलिजमा तपाईँको छोरा छोटो कमर्सियल ब्रेकको don't go anyway will be right back with more new release Stay tuned to Kantipur FM. संसारमा चुलबुल साथी नाच्यो गप्पा गप्पी रमाइलोमा मन सेन्चुरी गप्पा गप्तो दुगडको उत्कृष्ट Get ready, get steady, get going, get playing. Are you ready to rock? Bad chance to win rupees 1 lakh. Last registration date 17th January 2011. Contact Studio 4 at five zero double one triple five or log on to cybersansar.com. Official print partner The Himalayan Tang. Voting partner TST Live. Radio Kantipur तथा युनाइटेड एडुकेसन फाउन्डेसनको संयुक्त प्रस्तुति रेडियो रियालिटी सो हामी खोज्दैछौ हाम्रा श्रोता मध्येका सभ्य कलाकार यदि तपाईँसँग पनि सभ्य कला छ भने हरेक मंगलबार साँझ पाँच बजेदेखि छ बजेसम्म प्रसारण हुने कार्यक्रम युनाइटेड म पनि केही गर्न सक्छुमा फोन गर्नुहोस् र हरेक महिना जित्नुहोस् लाइफ चेन्जिङ अमाउन्ट नगद रु सात हजार सात सय सतहत्तर रुपियाँ सतहत्तर पैसा र एघार महिनाका विजेताले बाह्रौँ महिनामा united radio Kantipur listeners talent award दुई हजार अठार क्रमशः नगद रु पच्चिस हजार बिस हजार र पन्ध्र हजार प्राप्त गर्न सक्नुहुनेछ हामीलाई केवल फोन गर्नुहोस् यही हो तपाईँको नाम र दाम कमाउने मौका This program is brought to you by United Education Foundation, Kumari Party, Lalitpur. Nepal investment ब्याङ्कको स्पेसल डिपोजिट खातामा एघार प्रतिशत ब्याज रे सुन्नुभयो Nepal investment bank truly Nepali bank hello hello आमा नमस्कार ए नमस्कार के छ बाबु सब ठिक छ केही चिन्ता गर्नु पर्दैन आमा बाबु अरू त चिन्ता लाग्दैन अमेरिका जस्तो सम्पन्न देशमा छ तर तेरा छोरा छोरीले हाम्रो भाषा संस्कृति रीतिरिवाज बिर्सेलान् कि भन्ने डर लाग्छ क्या हेतेरी म कहाँ त्यसो हुन दिन्छु र त्यसमाथि नि अब त कान्तिपुर टेलिभिजन यहाँ अमेरिका पनि हेर्न पाइन्छ सबै खाले खबर राखिहाल्छु नि हामी सबै मिलेर सँगै हेर्छौ अनि छोराछोरीले पनि सबै सिक्छन् आमा अब त झन् देखाइ देखाइ सिकाउनु पाइने भयो आमा सत्र नोभेम्बरदेखि दिस नेटवर्कको च्यानल सात सय सन्ताउन्नमा प्रसारण हुँदैछ हो अमेरिकामा Kantipur television Whether you're in your car, at home, or at work, you got it going on. 96.1 Kanchipur FM. fresh songs. This is new release. Here on simply the best station of our nation, Kandipur FM 96.1. Welcome back once again on Station of the Nation. तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम न्यू रिलिज यहाँ with me your friend Raman and well कार्यक्रम न्यू रिलिजमा समय कम बाँकी छ सो विदाउट म टाइम लाग्दैछु आजको हाम्रो अर्को न्यू एउटा सिङ्गल रहेको छ एउटा ब्यान्डको हजुर यो ब्यान्डको नाम चाहिँ रहेको छ night well they call them of night I am sure like many of the musicians around well they all know band night अलिकति डिफ्रेन्ट प्रकारको सङ्गीत क्रिएट गर्नेको को रूपमा चिनिन्छ ब्यान्ड र आफ्नो एल्बमको तयार रहेको छ एउटा जुन चाहिँ उहाँहरूलाई जन राख्नुभएको छ एथनो रक ट्रेडिसनल नेपाली इन्स्ट्रुमेन्टहरूलाई चाहिँ आफ्नो यसबाट एउटा गीतमा चाहिँ समेट्ने प्रयास गरेको छन् ब्यान्ड नाइटले र त्यही एल्बमबाट चाहिँ एउटा सिङ्गल उहाँहरूले हामीलाई दिनुभएको छ मैले त्यही गीतमा आज कार्यक्रम न्यु रिलिज मार्फत रिलिज गर्नु गइरहेको छु गीतको रहेको छ बासे बगायो गीतको टाइटल द्याट कमिङ है आजको हाम्रो कार्यक्रम न्युज कलको न्युज सो एन्जोय हजुर खुसीले नि तिरै हजुर भुल्ला मेरो बासै बगायो हजुर मेरो बासै बगायो wonderful, wonderful one. Oh band Night, they're performing Bastard Angel that one. I'm looking forward to songs by this band, or oh, Night. Well, आजको हाम्रो कार्यक्रम न्यू रिलिजबाट अब भने मनोरञ्जन बिदा लगाउनु पर्ने समय आइसकेको छ वेल मात्र चार मिनट बाँकी रहेको छ आजको हाम्रो कार्यक्रमको सो जानु अगाडि आजको अन्तिम न्यू रिलिज म छोडेर जाँदैछु यो गीत लिएको छु फ्रम दि एल्बम दोस्रो अध्याय जुन चाहिँ म सुन्न गइरहेको छु गीतमा सो रहेको छ गायक प्रमोद खरेलको भने शब्द र सङ्गीत रहेको छ एक नारायण भण्डारीको हजुर एक नारायण भण्डारीको एकल शब्द र सङ्गीत रहेको छ यो एल्बम दोस्रो अध्याय यस एल्बमको सुनाउन गरेको छु आजको हाम्रो अन्तिम न्यु रिलिज मलाई जस्तो पनि मलाई जस्तै पनि गीतको बोल रहेको छ भने हिजो ट्र्याक देख्नु time good and wonderful Friday तिमीले पानी किन रुवाउँछ सायद मेरा